श्रमिकका रूपमा काम गरिरहेको तथ्याङ्क सार्वजनिक आर्थिक संकटमा फँसेको ग्रीसले सरकारी टेलिभिजन र रेडियो बन्द गर्ने टर्कीमा भने प्रदर्शन कायमै र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज सेमी फाइनलका खेल हुँदै आजको खेलमा नेपाल आर्मी र बोइज युनियन भेट्दै स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार रहेको न्यू मिमोसा ट्राभल्स एन्ड टुरबाट टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ राउत र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा बाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावका लागि थ्रेसोल्ड अनिवार्य शर्त नभएको बताउनु भएको छ झापाको लखनपुरमा आज बिहान संचारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले थ्रेसोल्डका नाममा बखडा झिकेर चुनावको मिति लम्ब्याउन नहुने बताउनु भएको हो आगामी मंगिरको दोस्रो साताभित्रै संविधान सभा निर्वाचन हुने दावी गर्दै उहाँले थ्रेसोल्ड राख्ने नराख्ने विषयमा सरकारले गर्ने निर्णय नै आफूहरूलाई मान्य हुने प्रश्न गर्नुभयो सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने उहाँको विश्वास छ नेपाली कांग्रेसमा आज मधेसी दलका केही नेता प्रवेश गरेका छन् सभापति सुशील कोइरालाको निवास महाराजगंजमा गरिएको कार्यक्रममा मधेसी दलका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् सभापति कोइरालाले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका पूर्व सभासद डाक्टर तिलक रावल सहितका केही नेताहरूलाई पार्टी प्रवेश गराउनु भएको हो नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट अवकाश पाएपछि मधेसी जनाधिकार फोरममा प्रवेश गर्नुभएका उहाँ पछिल्लो दिनमा विजय कुमार गच्छेधारको पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो रावलले नेपालवाड़ी नेटवर्कसँग कुरा गर्दै कांग्रेस मात्रै सच्चा लोकतान्त्रिक पार्टी भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सबै जात जातिको स्पष्ट पहिचान हुन आवश्यक रहेको औल्याउनु भएको छ संयुक्त खस क्षेत्रीय एकीकरण समन्वय समितिको आफ्नो निवासमा ज्ञापन पत्र बुझ्दै अध्यक्ष थापाले नेपालमा अहिले सबै जात जातिको स्पष्ट पहिचान हुनु आवश्यक रहेको औल्याउनु भएको हो अन्तरिम संविधानले क्षेत्री ब्राह्मण दशनामी लगायतका जातले आदिवासीको सूचीमा नराखेर अन्यमा राखेपछि खस क्षेत्रीले विरोध गर्दै आएका छन् उनीहरूले अन्यमा राखिएका जातिलाई आदिवासीमा समावेश नगराउँदासम्म निर्वाचन हुन नसक्ने धारणा राखेका थिए जातीय आधारमा नभई क्षमताको आधारमा हेर्नुपर्ने हेरिनुपर्ने छेत्रीको माग रहेको छ अध्यक्ष थापाले अस्तित्व र पहिचानका लागि पनि आजको समय अपरिहार्य रहेको बताउनुभयो राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले महिला विरूद्ध हुने हिंसा रोक्न सरकारले गाउँ गाउँमा जनचेतना जगाउँदै पीड़कलाई कार्यवाही गर्नुपर्ने बताउनु विद्यार्थी असफल नभई शिक्षा नै असफल भएको बताउनु भएको छ र पथ सञ्चार क्लब भक्तपुरमा आयोजित अन्तर सम्वादमा उहाँले कमजोर पठन पाठनले शिक्षा शिक्षकहरूले बोध नगर्दा एसएलसीको नतिजा खस्किएकोले खस्केकाले यसको जिम्मेवारी पनि शिक्षा विभाग नै भएको स्वीकार गर्नुभयो शैक्षिक नीति कमजोर नभएको दावी गर्दै उहाँले कक्षा कोठामा पढाइने पद्धति कमजोर हुँदा नतिजा खस्केको दावी गर्नुभयो तीन घण्टाको परीक्षा अवधिले मात्र विद्यार्थीको सबै क्षमताको मूल्याङ्कन गर्न नसक्ने भन्दै उहाँले आगामी दिनमा यस विषयलाई विभागले गम्भीर भएर सोच्ने बताउनुभयो शिक्षकहरूको शिक्षकहरूले प्रतिबद्ध भएर कक्षा कोठामा पठन पाठन गराउने हो भने अहिलेको नतिजामा सुधार हुने हुने भन्दै उहाँले नतिजा खस्कनुमा दोषी विद्यार्थी नभई शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय र शिक्षक नै भएको दावी गर्नुभयो आगामी वर्ष एसएलसीको नतिजा बढाउनेतर्फ विभागको ध्यान केन्द्रित हुने भन्दै उहाँले अहिलेको एसएलसीको नतिजाबाट निराश हुन नपर्ने बताउनुभयो प्रवेशिका परीक्षा एसएलसीको मार्कसिट दुई साताभित्र सबै विद्यालयमा पुग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ आजदेखि मार्कसिट प्रिन्ट गर्ने काम थालिने हुँदा छिटै जिल्लामा पुग्ने परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो यस्तै परीक्षाफल स्थगित भएकाले दुई महिनाभित्र आवश्यक प्रमाण पेश गर्न कार्यालयले आग्रह गरेको छ पूरक परीक्षा आगामी साउन बीस गतेबाट सञ्चालन हुनेछ एसएलसी परीक्षाको नतिजा हिजो दिउँसो प्रकाशित भएको थियो अमेरिकी डलरले अघिल्लो दिनको ऐतिहासिक मूल्यको रेकर्डलाई तोड्दै आज पन्चानब्बे रुपियाँ पुगेको छ हिजो डलरको मूल्य इतिहासमै उच्च भई करिब चौरानब्बे रुपियाँमा कारोबार भएको अमेरिकी डलर आज पन्चानब्बे रुपियाँ पुगेको हो भारतमा हिजो बन्द भएको बजार मूल्य हेर्दा आज डलरको मूल्यले पन्चानब्बे रुपियाँ नाग्ने सम्भावना देखिएको छ नेपाल राष्ट्र बैङ्कले हिजोका लागि बयानब्बे रुपियाँ तिरानब्बे पैसा बिक्री दर र प्रक्षेपण गरेको बजारमा तिरानब्बे तिरानब्बे रुपियाँ नब्बे पैसासम्म कारोबार भएको थियो आजका लागि भने केन्द्रीय बैङ्कले तिरानब्बे रुपियाँ उना अस्सी पैसा बिक्री दरको प्रक्षेपण गरेको छ भारतमा इन्टर बैङ्क फरेन एक्सचेन्ज मार्केटको अन्तिम मूल्य अन्ठाउन्न रुपियाँ तिरानब्बे पैसा कायम भएको छ त्यहाँ त्यहाँ अपरान्न सन्ताउन्न रुपियाँ अठहत्तर पैसामा कारोबार भएको थियो एकै दिनमा भारतमा डलरको मूल्य अस्सी अस्सी पैसाले बढेको छ भारतीय मुद्रासँग नेपालको सटै दर स्थिर रहेकाले स्थिर रहेको हुनाले भारतमा डलर महँगो हुँदा नेपालमा पनि स्वत महँगो हुने गर्दछ भारतमा आर्थिक वृद्धि न्यून र आयात वृद्धि उच्च मुद्राको मूल्यलाई प्रभाव पारेको छ तीन महिनादेखि धरना दिँदा पनि आफ्ना मागप्रति सरकार उदासीन रहेको भन्दै ज्येष्ठ नागरिकहरूले दुःख व्यक्त गरेका छन् संविधानमै उल्लेख भएका कुरा पनि प्राप्त नभएकामा उनीहरू असन्तुष्ट बनेका हुन् दिव्यश्वरी नागरिक समाजको अगुवाईमा गत फागुन चौबिस गतेदेखि ज्येष्ठ नागरिकहरू संविधान प्रदत्त तीन बुधे अधिकार कार्यान्वयनको माग राख्दै यातायात व्यवस्था विभाग अगाडि निरन्तर धरना दिइरहेका छन् जुम्ला सदरमुकाममा स्थानीय प्रशासनले हिजो बेलुकादेखि कर्फ्यू लगाएपछि जनजीवन कष्टकर बनेको छ नेपाली काङ्ग्रेस र नेकपा माओवादीका कार्यकर्ता बीचको झडपपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले हिजो बेलुका साढे आठ बजेदेखि जुम्ला सदरमुकाममा कर्फ्यू लगाएको थियो कर्फ्यू आज साँझ पाँच बजेसम्मका लागि लगाइएको छ शनिबार माओवादी र काङ्ग्रेस निकट दुई व्यक्तिको व्यक्तिगत झगडाले राजनीतिक रूप लिएपछि झडप भएको थियो सर्लाहीमा पीसीएफ शिक्षकको आन्दोलनका कारण आज तेस्रो दिन पनि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् जिल्लाका छ सय पचहत्तर विद्यालय बन्द भएपछि हजारौं विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् तेस्रो चरणको आन्दोलन अन्तर्गत एकतीस गतेसम्म विद्यालय बन्द गरिने पीसीएफ शिक्षक संघर्ष समितिले जनाएको छ अन्य शिक्षक सरह तलब सुविधाको व्यवस्था पीसीएफ शिक्षक निर्देशिका संशोधन हुनुपर्ने जस्ता उनीहरूले माग गरेका छन् बाँकी छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी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 पार्कमा व्यावसायिक भवन निर्माण गर्ने सरकारी निर्णयको विरोधमा गत तेह्र दिनदेखि जनताले विरोध प्रदर्शन गरिरहेका छन् प्रदर्शनकारीहरूले प्रधानमन्त्री रेसेप ताइपको प्रदर्शनमा रेसेप ताइपले प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएका छन् विश्वका सबैभन्दा वृद्ध व्यक्तिको निधन भएको छ जापानको क्योटो सहरका स्थानीय बासिन्दा जिरोमोन किमुराको एक सय सोह्र वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वको सबैभन्दा बढी उमेरका व्यक्तिको रूपमा मान्यता दिएको थियो क्योटोको योताङ्गो सहरद्वारा आज जारी विज्ञप्तिमा कुमुराको आज बिहान एक स्थानीय अस्पतालमा निधन भएको उल्लेख छ उनको जन्म सन् उन्नाइस सन् अठार सय सन्तानब्बेमा सोही सहरमा भएको थियो उनलाई मे महिनाको सुरुमा अस्पतालमा भर्ना गरिएको थियो Música अब एउटा खेलकुदको खबर र काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आजबाट सेमी फाइनलका खेल सुरु हुँदैछन् सेमी फाइनलको पहिलो खेलमा आज विभागीय टोली आर्मी क्लबले बोइज युनियनको सामना गर्दैछ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दिउँसो साढे तिन बजेपछि सुरु हुने खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् आर्मीले मनाङ मर्स्याङदी सङ्कटा र टुसाललाई पन्छाउँदै समूह सीमा शत प्रतिशत जित निकालेको थियो त्यसपछि क्वार्टर फाइनलमा डिफेन्डिङ च्याम्पियन पुलिसलाई तिन शून्य गोल अन्तरले हराएर आर्मीले अन्तिम चारमा यात्रा तय गरेको हो यस्तै बी डिभिजन लिग दुई हजार उनसत्तरीको च्याम्पियन हुँदै ए डिभिजनमा फर्किएको बोइज युनियनले एकतिस वर्षपछि प्रतिष्ठित प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक थ्रेसोल्डको विवादमा अल्झेर चुनावलाई ओझेलमा पार्न नहुने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको भनाई मङ्सिरको दोस्रो साताभित्रै संविधान सभा निर्वाचन हुने दावी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तिरक तिलक रावल लगायतका नेता काङ्ग्रेसमा प्रवेश काङ्ग्रेस नै भरपर्दो पार्टी भएको रावलको भनाई बाल श्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै नेपालमा करिब सोह्र लाख बालबालिका श्रमिकका रूपमा काम गरिरहेको तथ्याङ्क सार्वजनिक आर्थिक संकटमा फँसेको ग्रिसले सरकारी टेलिभिजन र रेडियो बन्द गर्ने टर्कीमा भने प्रदर्शन कायमै र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज सेमी फाइनलका खेल हुँदै आजको खेलमा नेपाल आर्मी र बुवाई युनियन भिड्दै हवस् त नेपाल बाढी नेटवर्कको दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सरस्वती र धीरज विदा भयौँ नमस्कार छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दात एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने घाउ हुने पोल्ने दुख्ने